कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष कार्यक्रम अजर अमर गीतहरूको सतहत्तरौं श्रृंखलामा सशिन्द्र गौतम सुफल काफले र प्रकाश साइमीको सादर अभिवादन आजको सतहत्तरौं श्रृंखलामा दुईवटा साथ जोडिएका छन् संगीतका सात सुर साथमै जोडिएका छन् सात सुरमा पुरूषको सात सुर महिलाको सात स्वर रहनेछ आजको कार्यक्रममा विशेष रूपमा क्यान्सरबाट पीड़ित गायिका तारा थापाको सुस्वास्थ्यको कामना गर्दै आजको कार्यक्रममा यहाँहरूले तारा थापाको लागि लेख्नु भएको शुभेच्छाको वाचन गरिनेछ र तारा थापाको निम्ति आर्थिक सहायताका लागि रकम बुझाउने बैंकको खाता नम्बर पनि यहाँले पाउनुहुनेछ र यो जानकारी सँगै देश विदेशबाट सर्वत्रबाट वहाँलाई प्राप्त भएको रकमका निम्ति वहाँले हिजो एक कार्यक्रम मार्फत हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको छ कार्यक्रमको शुरूआतमा आज यहाँले धेरै कम सुनेको एउटा गायिकाको आवाजलाई पेश गर्नेछौ आरती नेवा अर्थात आरती प्रधान गायिका आरती प्रधानले सिके रसाइली गणेश परियार र अन्य धेरै संगीतकार नातिकाजीको संगीतमा पनि गाउनु भएको छ तर आरती प्रधानको स्वर गौरी नेवाको शब्द र संगीतकार मानवीर सिंहको संगीतमा सर्वाधिक लोकप्रिय भएको थियो यो गीत मार्फत भारती प्रधानको स्वर मानवीर सिंहको संगीतमा मानवीर सिंहले नै भारतबाट गायिका संगीता प्रधानलाई रेडियो नेपालमा गाउनको लागि लिएर आएका थिए र मानवीर सिंहले नै गायिका दिलमाया खातीलाई पनि रेडियो नेपालसम्म आउने मार्ग निर्देशन दिएका थिए नेपाली महिला गायिकाहरूका निम्ति धेरै राम्रो गीत संगीत गर्नेमा मानवीर सिंहको अतुलनीय योगदान देखिन्छ र प्रेरणा दिने व्यक्तिका रूपमा पनि उहाँलाई सम्झना गर्न सकिन्छ क्यान्सरबाट पीड़ित गायिका तारा थापालाई सम्मानका साथ सुस्वास्थ्यको कामना गर्दै आजको अजर अमर गीतको सतहत्तरौं श्रृंखलामा हामी उनका बारेमा चर्चा गर्नेछौं नेपाल प्रज्ञा प्रतिष्ठानमा कलाकारका रूपमा आबद्ध तारा थापालाई पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा निशुल्क गीत गाउन इन्कार गरेपछि त्यहाँका प्रशासन प्रमुखले त्यति बेला उनको जागिर खाइदिएको थियो त्यसपछि तारा थापा निकै समय बेरोजगार रहिन् भने पछि रेड नेपालमा उद्घोषकको रूपमा कर्मचारीका रूपमा आबद्ध भइन् तारा थापाको जीवनको उतार चढ़ावमा प्रज्ञा प्रतिष्ठानको गोलमालले पनि धेरै काम गरेको छ क्यान्सरबाट ग्रस्त तारा थापा स्वास्थ्य उपचारका निम्ति विदेश जाने तर्खरमा छिन् भने उनका लागि विदेशबाट रकम संकलन गरेर मीरा राणाले ल्याएर हिजो हस्तान्तरण गर्नुभएको छ भने संगीतकार दीप श्रेष्ठ पनि रकम संकलनमा जुटिरहनु भएको छ गायिका तारा थापाको उपचारार्थ आर्थिक सहयोगका लागि खोलिएको खाता नम्बर दीपश्रेष्ठ अथवा रमेश नामबाट शून्य तीन नौ शून्य पाँच चार सात सात आठ तीन शून्य शून्य एक सात हिमालयन बैंक प्रतिस्पुतलीमा जम्मा गराउन सक्नुहुनेछ यहाँले खाता नम्बरका लागि उज्यालो एफएममा सम्पर्क राख्न सक्नु पनि हुनेछ तारा थापाको स्वास्थ्य लाभको कामना उज्यालो एफएमका तर्फबाट उज्यालो नाइन्टी नेटवर्कका सम्पूर्ण प्रसारणका तर्फबाट हामी कामना गर्दछौं मनोज कुलुङ लेख्नुहुन्छ कला र कलाकारिता राष्ट्रका गहना हुन् भन्ने शब्द हाम्रा उच्च तहका व्यक्तित्वहरूले नै बढ़ी भन्ने गर्छन् तर व्यवहारमा भने कानमा तेल लगाएका लगाएकै हुन्छन् आशा गरौं अब बन्ने संविधानले कला क्षेत्रलाई समेट्न सकुन् गायिका तारा थापा अनि अम्बर गुरूङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु मनोज कोलुमी लेख्नु भएको छ सागर थापा झापाले लेख्नुहुन्छ उहाँले पनि मलेसियाबाट तारा थापाको सुस्वास्थ्यको कामना गर्नुभएको छ साउलिन श्रेष्ठले Tara ma'am get well soon we are waiting for you and your songs भनेर लेख्नु भएको छ भने कमल कार्कीले शीघ्र स्वास्थ्य लाभको कामना सहित कार्यक्रमको प्रतीक्षामा लेख्नु भएको छ इन्द्र भट्टराईले साँच्चै सरकारले कला र संगीतका साधकहरूलाई सम्मान गर्न जानेन तारा थापा अम्बर गुरूङको हैसियत आज एउटा पार्टीको कार्यकर्ता जति पनि रहेन सरकारको नजरमा हाम्रो मनमा बसेका प्रिय कलाकारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनेर इन्द्र भट्टराई लेख्नुहुन्छ टीका छेत्री लेख्नुहुन्छ विशेष for her sound health mostly credit goes to अजर अमर गीतहरू तेज कवाय लेख्नुहुन्छ सात रंगको इन्द्रिणी झैं हुनेछ आजको एपिसोड तेज कवायको यो शुभेच्छा सहित अब हामी अर्को स्वर राख्नेछौ दिलमाया खातीको दिलमाया खातीले पनि धेरै गीतहरू पुरूषले संगीत गरेकै गाएकी छिन् तर एकाधवटा गीतहरू तारादेवी र कोलीदेवीका संगीतमा पनि गाएकी छिन् तर दिलमाया खातीका निम्ति सबल र सशक्त संगीत गर्ने पहिलो संगीतकार थिए शिवशंकर त्यसपछि गोपाल योन्जन कर्मयोन्जन र त्यसपछि निरन्तर उनले अन्य संगीतकारहरूको संगीतमा पनि गाइन् यहाँनिर एउटा गीत छ गगन गुरूङ जो अमर गुरूङका समकालीन र अमर गुरूङका परमप्रिय मित्र पनि हुन् गगन गुरूङको शब्दमा कर्मयोञ्जनको संगीत कर्मयोञ्जन जो अमर गुरूङका शिष्य पनि हुन् संगीतमा दिलमाया खातीको स्वर मलाई एक्लो यहोन यहाँ उदास छ यस्तै शब्दमा स्वर सम्राज्ञी अरूणा लामाले भूपी शेरचनको शब्द अम्बर गुरूङको संगीतमा पहिलो गीत गाएकी थिइन् गगन गुरूङको शब्द कर्मयोजनको संगीतमा दिलमाया खातीको स्वर कर्मयोजनले धेरै राम्रा राम्रा गीतहरू गायिकाहरूको निम्ति संगीत गर्नुभएको छ अरूणा लामा दावा ग्याल्मो डेजी बराइली र तारादेवीका लागि पनि चारैतिर फूलहरू फुलिसके भवराले र सेपारी डुलिसके कर्मयुञ्जनकै संगीतमा तारादेवीले अनि देउराली रुन्छका निम्ति गाएकी थिइन् कर्मयोजनका संगीतमा पाइने नारी सुलभ संगीतका ती साना साना हरकतहरू काम र मोड़हरू विशेष गरेर यादगार हुने गर्छन् विश्वप्रसिद्ध लेखक गुस्ता फ्लेभरले म्याडम बाबुरी लेखेपछि उनलाई धेरै पटक सोधिएको प्रश्नको जवाफमा भनेका थिए को हो त म्याडम बाबुरी भन्ने प्रश्न गर्दा गुस्ता फ्लेभरले म नै म्याडम बाबुरी हुँ भनेका थिए एउटा श्रेष्ठाले आफूलाई एउटा नायिकाको रूपमा वा त्यो स्त्री मनै हुँ भन्ने गर्व देखाएका थिए भारतका चर्चित अभिनेत्री रेखाले एउटा पुरस्कार महोत्सवमा भनेकी थिइन् महिला भएर जन्मिन पाउनु ठूलो उत्सव हो जोय अफ लाइफ र महिलाहरूले गाएको गीत गाउन पाउनु पनि ठूलो सौभाग्य हो गायिका इन्दिरा श्रेष्ठले इन्दिरा श्रेष्ठको निम्ति नै गोपाल योन्जनले रचना र संगीत गरेको गीत पछि स्वर सम्राट नारायण गोपालले गाउनुभयो यद्यपि नारायण गोपालले धेरै कम गीत महिलाका लागि संगीत गरेका छन् अरूणा लामाको लागि र दिलमाया खातीका लागि बाहेक अरूणा लामाले गाएको उदास मेरो जीवन कथा कसैलाई भनिन सायद अरूणा लामाको पति शरण प्रधानको देहान्तपछि सर्वाधिक लोकप्रिय भएको गीत मानिन्छ त्यसको संगीतकार नारायण गोपाल नारायण गोपालले इन्दिरा श्रेष्ठको स्वरमा सुनेपछि त्यो गीत आफूले पनि गाउन मन पराए आज इन्दिरा श्रेष्ठ एक पुरूष संगीतकार गोपालजनको शब्द र संगीतमा इन्दिरा श्रेष्ठको स्वरमा यो गीत सुनेपछि स्वर सम्राट नारायण गोपालले गोपाल संगीतमा यो गीत गाए मान्छे के के भन्छन् मलाई मनले के के भन्छ यो पंक्ति बदलेर उनले गाए र यो गीतलाई अजर अमर बनाए स्वर सम्राटले आज अजर अमर गीतहरूको सतहत्तरौं अंक दुईवटा साथलाई हामीले जोडेका छौं महिलाको साथ स्वर पुरूषको साथ सुरमा सतहत्तरौं श्रृंखला चल्दैछ हामी गायिका तारा थापाको उपचारार्थ आर्थिक सहयोगका लागि पनि निवेदन गर्दैछौं यहाँ पनि गायिका तारा थापालाई सहयोग गर्न इच्छुक हुनुहुन्छ भने दीप श्रेष्ठ अथवा रमेशको नाममा शून्य तीन नौ शून्य पाँच चार सात सात आठ तीन शून्य शून्य एक सात खाता नम्बरमा हिमालयन ब्याङ्क प्रतिस्पुतलीमा रकम जम्मा गराउन सक्नुहुनेछ इन्द्र भट्टराईले हाम्रा संगीत साधकहरूको बारेमा लेख्नु भएको पंक्ति सुनेर धेरै मित्रहरूले भावुक भएर प्रतिक्रिया व्यक्त गरेका छन् राजेश कुमार अर्याल लेख्नुहुन्छ जनताबीच लोकप्रिय स्रष्टा बिरामी पर्दा न सहयोग न त उपचारमा राहत छ चर्चा पनि छैन स्वास्थ्य मौलिक हक हुनु र संविधान रहनुको के अर्थ कवि कलाकारलाई सम्मान देऊ राजेश कुमार अर्याल लेख्नुहुन्छ त्यसै गरी युजेवाई एएलओ उज्यालोको हाम्रो ट्वीटरमा हामीलाई मेन्सन गर्नुहुन्छ रतन चन्दले गायिका तारा देवीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै त्यसै गरिकन निरन दाई लेख्नुहुन्छ सय थरी बाजा एउटै ताल सय थरी गोडा एउटै चाल गायिका तारा थापाको शीघ्र स्वास्थ्य लाभको कामना चारैतिर अध्यारो लोड सेडिङ मोबको सहायता र यो मिठो गीत अनि काठमाण्डुको धुलो परवार नगरी एमालाई माया गरेर गीतको आनन्द लिँदै रतन चन्द लेख्नुहुन्छ प्रेम सिरिज लेख्नुहुन्छ कार्यक्रम अजर अमर गीतहरू सुन्दैछु गायिका तारा थापा र श्रद्धेय अम्बर गुरूङको स्वास्थ्य लाभको कामना गर्दछु त्यसै गरिकन स्वस्तिक पोखरेल लेख्नुहुन्छ गायिका तारा थापाको सुस्वास्थ्यको कामना गर्दै यो साँझ अजर अमर गीतलाई सुम्पन्दैछु अम्बर गुरूङ नेपाली जगतका मात्र होइन दक्षिण एसियाका नै एक उत्कृष्ट संगीतकार हुन् उनले सिक्किमबाट बनेको आदिकवि भानुभक्तको निम्ति पार्श्व गीत रेकर्डिङ गर्न बलिउडमा जाँदा त्यहाँ रेकर्डिङ गर्दै गर्दा त्यहाँका भायोलिन वाद्यवादकलाई उनले दिएको निर्देशन सुनेपछि बलिउडका वाद्यवादकहरू उनका अगाडि शिर झुकाउन लालायित भएका थिए कान्छी फिल्मपछि ओम प्रडक्सनबाट कन्यादान बन्ने बेला कन्यादानका निर्माताहरूले बलिउडका संगीतकार सेक्सोफोनिस्ट एसियाका महान सेक्सोफोनिस्ट मनोरी सिंहलाई नेपाली फिल्ममा संगीत गर्न आग्रह गर्न जाँदा मनोज सिंहले एक वाक्य बोलेका थिए नेपालमा अम्बर गुरूङ हुँदाहुँदै किन तिमीहरू बम्बई आउँछौ अहिले त्यस्ता अम्बर गुरूङ काठमाण्डुको ग्रान्डी अस्पतालको नौ सय सात नम्बरको पलङमा जीवन र मरणको अवस्थामा लड़िरहेका छन् सरकारलाई यसको कुनै चासो छैन बेहोस अवस्थामा अस्पताल पुर्याइएका डायबिटिज पार्किन्सन र प्रेसरका रोगी अम्बर गुरूङलाई हिजो दिउँसो सामान्य स्वास्थ्य लाभ भएको थियो तर गएको राति फेरि उहाँ सुत्न सक्नु भएको छैन उनलाई उपचार गर्ने डाक्टर अमित थापाले सुधार हुन सक्ने सम्भावना त छ तर मुस्किल छ भनेका छन् राष्ट्रिय गानमा संगीत गरेका अम्बर गुरूङलाई सरकारले कुनै भत्ता दिएका वा मासिक तलब दिएको पाइँदैन तर राष्ट्रिय गानका रचयितालाई पच्चीस हजार मासिक रकम दिए पनि अम्बर गुरूङ अहिलेसम्म कुनै भत्ता पाउने सुविधाबाट वञ्चित छन् त्यस्ता स्रष्टालाई अहिले जीवनको यो समयमा जुन आर्थिक संकट र सरकारको सहयोग चाहिन्थ्यो उनले पाइरहेका छैनन् तर तीनै अम्बर गुरूङले यो देशका निम्ति कैयौं कालजयी गीतहरू बनाए रातो र चन्द्र सूर्य जस्तो गीतलाई खेलाड़ीलाई प्रेरणा दिने गीत बनाए क्रिकेटका खेलाड़ीहरू क्रिकेटको मैदानमा क्रिकेट खेल्नुभन्दा अगाडि यो गीत गाउँदा हामी सधैँ जित्छौं भन्ने विश्वास राख्छौं भनेर अन्तर्वार्तामा भन्ने गर्छन् ती चाहे पारस खड्गा हुन् वा विनोद दास वा अरू कुनै ती खेलाड़ीहरूलाई रातो र चन्द्र सूर्य गाउँदाखेरि हामी चाहे बंगलादेशको मैदान होस् चाहे श्रीलंकाको मैदान होस् हामी जित्छौं जस्तो लाग्छ भनेर भन्ने गर्छन् यस्तो गीत बनाउने अम्बर गुरूङ अहिले निसहाय भएर ग्रान्ड स्प्रेलको नौ तल्लामा नौ सय सात नम्बरको कक्षमा संघर्षरत छन् र परिवार चिन्तित छन् यसपछि अम्बर गुरूङ स्वस्थ भए पनि उनको हालत के होला भन्ने डर छ ती अम्बर गुरूङले नेपाली चलचित्र जीवन रेखा र कालजयी गीती नाटक मालती मंगलेमा पनि संगीत गरे र मालती मंगलेमा संगीत गरेपछि उनलाई दरबारबाट दिइएको रकम नाटककारलाई दिइएको भन्दा आधाको आधा मात्रै थियो उनले झण्डै रकम फिर्ता गरेका थिए र ती अम्बर गुरूङले चाहे पञ्चायती व्यवस्था होस् चाहे गणतन्त्र होस् हरेक समय उनको संगीतले क्रान्तिको मैदानमा विद्यार्थीलाई कर्मचारीलाई राजनीतिलाई हौसला दिएको छ र माया गर्नेहरूलाई झन प्रेरणा दिएको छ आज तीनै अम्बर गुरूङले संगीत गरेको तारा थापाले गाएको चाँदनी शाहको रचनाको यो गीत भाइका तारा थापा जसको जीवन अत्यन्त ठूलो संकटमा गुज्रिरहेको छ संगीतकार अम्बर गुरूङ जो जीवनको र जटिल मोडमा छन् र हामी उनको गीतमा हाम्रो जिन्दगी देखिरहेका छौं हाम्रो सपना खोजिरहेका छौं मेरो मायाको संसार वा निद्राको खेल यी धेरै कुराका बीचमा अम्बर गुरूङ तारा थापा चन्द्रराज शर्मा धेरै स्रष्टाहरू हामीले अहिलेको अवस्थामा सम्झिनुपर्ने स्नेह गर्नुपर्ने र राष्ट्रले लट्ठी बोक्ने आफ्नो कार्यकर्तालाई जतिकै माया गर्नुपर्ने समय हो यो सबै शुभेच्छुकहरूले तारा थापाप्रति राख्नु भएको कामनाको निम्ति हार्दिक आभार व्यक्त गर्दै ढिलो गरी हामीलाई राजेश्वर उदयजीले भर्खरै आफ्नो प्रतिक्रिया दिनुभएको छ धेरै संगीतकर्मीहरूले जीवन संगीतमा समर्पण गर्नुभयो तारी नदेव ए माझी दाई क्या राम्रो गीत गाउनुभएको छ तारा थापा दिदीले दुर्भाग्य एक श्रष्टा अस्वस्थ हुँदा नागरिकलाई दुख्ने सरकारलाई कतै नदुख्ने नबिजाउने हृदय बिनाको मानिसहरूको भीड़मा असल धेरै नेपालीहरूले दुःख पाए अनलाइन सुन्दैछु समय जुदिएकोले कार्यक्रम उदयजी राजेश्वर उदयजीले राख्नुभएको यो भनाइसँगै हामीले सबैभन्दा बढी सलाम गर्नुपर्छ गायिका मीरा राणालाई उहाँले विदेशबाट तारा थापाको उपचार्थ रकम संकलन गरेर ल्याउनु भएको छ गायिका शर्मिला बरदेवाले विदेशमा कार्यक्रम गरेर रकम संकलन गर्नुभएको छ मीरा राणा कलाकारको निम्ति कलाकार नै काममा आउनुपर्छ भन्ने धारणा देखाउनुभयो उहाँले यसपालि मेरा राणाको गीत राख्नुभन्दा अगाडि यो गीतमा संगीत छ एक दिव्य संगीतकार दिव्य खालिङको दिव्य खालिङले आफ्नो जीवनको पहिलो पहिलो गीतहरू धेरै जस्तो महिलाका निम्ति नै संगीत गरेका थिए कुन्ती मुक्तान अर्णा लामा दावा ग्याल्मो मनिरा लामाहरूका लागि र यो गीत दिव्य खालिङको नेपालमा रेकर्ड भएको पहिलो गीत हो यसलाई गाउनुभएको थियो मिरा राणाले आ विवेकालिङ महिलाहरूका निम्ति महिलाको सम्वेदनाका निम्ति गायिकालाई बुझेर गीत संगीत गर्न सक्ने र शब्द बुन्न सक्ने एक कुशल कारीगर थिए देवे खालिङलाई पनि हामीले असमयमा बुझायौं गुमायौं नर्विक अस्पताल र धोबीघाटको घरमा दिव्य खालिङ लाचार बेहोस भएर महिनौसम्म लड़िरहे कुनै सरकार कुनै प्रधानमन्त्री कुनै स्वास्थ्य मन्त्री कुनै संचार मन्त्री त्यो दैलोमा कहिले पुगेनन् दिव्य खालिङकी पत्नी ग्रेस खालिङले मञ्चमा रोएर यति मात्र भनिन् दिव्यको एउटा सपना थियो र त्यो सपना पूरा गर्न आज धेरै युवाहरू सक्रिय छन् हाम्रो देशमा कलाकारको अवस्था यति दुर्दशापूर्ण हुनुका कारण हाम्रा नेताहरूको दृष्टिकोण नहुनु मात्र होइन हाम्रो आर्थिक गरिबी मात्र होइन हामीभित्रको बेहिमानी पनि एक प्रमुख कारण हो जस्तो लाग्छ तर यति बेला गायिका तारा थापाका निम्ति धेरै नेपालीहरूले बाहिरबाट सहयोग गरिरहेका छन् विमल डाङ्गी लेख्नुहुन्छ धन्यवाद उज्यालो अनि प्रकाश दाईलाई पनि नेपाली कलाकारको सहयोगार्थ नेपाली अमेरिकन कलाकार संघद्वारा फन राइजिङ सांगीतिक कार्यक्रम क्यान्सर पीड़ित गायिका तारा थापा र मृगोला रोग पीड़ित संगीतकार सुक गुरूङ तथा नेपाली संगीतका पितामह अम्बर गुरूङको सहयोगार्थ फन राइजिङ सांगीतिक कार्यक्रम हुँदैछ मार्च आठ दुई हजार पन्ध्र आइतबार सत्यनारायण मन्दिर वुडसाइड एभिन्यू न्यूयोर्कमा नेपाली अमेरिकन कलाकार संघको आयोजनामा यो कार्यक्रम हुँदैछ यसका कोषाध्यक्ष विमल डाङ्गीले हामीलाई सम्प्रेषण गर्नुभएको छ भने जीवन दाहालले गायिका तारा थापाको सुस्वास्थ्यको कामना गर्नुभएको छ उहाँ लेखक पनि हुनुहुन्छ मीरा राणाको प्रसंग आउने बित्तिकै मीरा राणाले दुई अग्रज गायिकालाई अत्यन्त आदर गरेको पाइन्छ गायिका तारा देवी र गायिका अर्ण लामालाई अर्ण लामाका लागि सबभन्दा धेरै गीत लेखे पुरूष गीतकारहरूले सबभन्दा धेरै संगीत गरे पुरूष संगीतकारले तर उनले महिला संगीतकार शान्ति ठठालका पनि अत्याधिक गीत गाइन् पछिल्लो पुस्ताका संगीतकार दीप श्रेष्ठको संगीतसम्म गाउँदा अर्ण लामाले एउटा आफ्नै पहिचान राखिन् यहाँ प्रस्तुत छ अर्ण लामाको स्वर आजको यो सतहत्तरौं श्रृंखलाको एक आकर्षणका रूप विश्ववल्लभको शब्दमा शिवशंकरको संगीत शिवशंकरले अर्णा लामा तारा देवी सुवा सुषमा श्रेष्ठ दिलमाया खाती थुप्रैका लागि संगीत गरेका छन् तर शिवशंकर जत्तिकै सबल र सफल संगीतकार हुन् नातिकाजी पनि नातिकाजीले विशेष गरेर नेपाली महिला कलाकारलाई ध्यानमा राखेर गरेका संगीतको इतिहास छ आजको कार्यक्रममा तारादेवीको स्वर यादव खरेलको संगीतसँगै अणा लामाको यो तारादेवीको यो स्वर राख्दै नातिकाजीको संगीतसँगै सशिन्द्र गौतम र प्रकाश सामीलाई विदा दिनुहोस् भोलि सवा नौ बजे भेट्नेछौ चुकी